प्रधानमन्त्री दाहाल र चिनिया राष्ट्रपति बीच भारतमा हुने प्रेस सम्मेलनमा भेटवार्ता हुने सहमति कार्यान्वयन गर्न सरकार उदासीन भएको मधेसी मोर्चाको आरोप निर्वाचन सम्बन्धी संवैधानिक प्रावधानका विषयमा आयोग र दलबीच छलफल डाक्टर गोविन्द केसीद्वारा नवौ पटकको अनसन शुरू जापानमा छ रेक्टर स्केलको भूकम्प सिरियामा रुसले गरिएको कारवाही जनता विरुद्धको बरबराहत भएको अमेरिकाको भनाई र इपिएलमा e आज भएको दोस्रो खेलमा विशाल वारियर्सद्वारा सगरमाथा लेजेन्ड्स पराजित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र रेडियो युनिटी इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सिडनिया राष्ट्रपति सी जिङपिङ बीच अर्को महिना भारतमा हुने ब्रिक्स सम्मेलनमा का क्रममा भेटवार्ता हुने भएको छ त्यसपछि चिनिया राष्ट्रपति सीको नेपाल भ्रमणबारे निर्णय हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् माओवादी हेडक्वार्टरको आज बिहान बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनलाई भ्रमित गर्ने प्रयास भइरहेको बताएका थिए चीन र माओवादीको सम्बन्ध राम्रो रहेको उनले बताउनु भएको थियो प्रधानमन्त्री प्रचण्डले माओवादी बैठकमा बताए अनुसार उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले चीन भ्रमणकै क्रममा चिनिया पक्षले ब्रिक्समा भेट्ने प्रस्ताव राखेका थिए महराले त्यसअघि नै गरौं भन्नुभएको रहेछ तर चिनिया पक्षले ब्रिक्समा भेटौं भनेपछि नेपाल भ्रमणको मिति तय गरौँला भनेका रहेछन् नेता हरिबोल गजुरेलले भने माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए लगत्तै सरकारले उपप्रधान तथा अर्थमन्त्री महरालाई विशेष दूत बनाएर चीन पठाएको थियो आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकार उदासीन भएको मधेसी मोर्चाले आरोप लगाएको छ आइतबार बसेको मधेसी मोर्चाको बैठकले तीन बुझे सहमति अनुसार संविधान संशोधनका लागि सरकारले ठोस रूपमा काम नगरेको भन्दै असन्तुष्टि जनाएको हो मोर्चाले माग बारे आज सरकारसँग छलफल गर्ने निर्णय पनि गरेको छ त्यस्तै मोर्चाले इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्ने तीन दलको निर्णयप्रति असहमति जनाएको छ प्रदेशको सीमांकन विवाद हाल हल नभएसम्म पुनर्संरचनाको काम तत्काल रोक्नुपर्ने मोर्चाको माग रहेको छ आगामी निर्वाचन र त्यस सम्बन्धी कानूनको विषयमा निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग सलफल गरेको छ आज निर्वाचन आयोगमा भएको छलफलका क्रममा दलहरूले निर्वाचनका लागि आवश्यक कानून निर्माणमा ढिलाइ नहुने बताएका छन् निर्वाचनका लागि आवश्यक नौवटा कानून मध्ये निर्वाचनको तयारीका लागि चाहने चाहिने तीनवटा कानून निर्माणका लागि प्रक्रिया अघि बढ़िसकेको दलहरूले जानकारी गराएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बताउनु भएको छ उहाँका अनुसार बाँकी कानून तत्काल निर्माणमा दलहरू सकारात्मक देखिएका छन् यसैबीच संसदमा प्रतिनिधित्व गरेका एकतीस दलले निर्वाचनमा भाग लिन चाहने नयाँ राजनीतिक दलको मात्र दर्ता गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने सहमतिका माग राख्दै डाक्टर गोविन्द केसीले नवौं पटकको अनसन शुरू गर्नु भएको छ सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिबद्धता नआएको भन्दै शिक्षण अस्पताल महाराजगंजका डाक्टर केसी आज चार बजेदेखि त्रिवी शिक्षण अस्पतालमा आमरण अनसनमा बस्नु भएको हो आफूले उठाएका मागहरू थप दबाव बिना पूरा न हुने देखिएकाले फेरि आमरण अनसनमा बसेको उहाँले घोषणा गर्नु भएको थियो संचारकर्मी बुद्धिजीवी र आम नागरिकबाट सत्य र न्यायको लड़ाईमा विगत झै निरन्तर सहयोग सद्भाव र सहयोगको अपेक्षा गरेको पनि डाक्टर केसीले बताउनुभयो जिल्लाको सबैभन्दा पछि गाडी पुगेको रूपाल गाविस जोड्ने सड़क महिनौदेखि बन्द रहेको छ वर्षातको समयमा सड़क भत्किनुका साथै पहिरो समेत गएपछि झण्डै तीन महिनादेखि सड़क अवरुद्ध भएको स्थानीय प्रकाशनाथले जानकारी दिनुभएको छ सड़क डिभिजन कार्यालय कुलपातेले निर्माण गरेको उक्त सड़क अवरुद्ध हुँदा जिल्लाको टाडाको गाविसको रूपमा रहेको रूपाल गाविसवासीहरूलाई सदरमुकाम आवजावत गर्न समस्या रहेको छ अहिले सड़क मर्मत गरिसक्नुपर्ने सड़क विभिन्न कारणले मरमतमा ढिलाइ भएको सड़क डिभिजनले जनाएको छ अवृद्ध सड़क लामो समयपछि आइतबारदेखि भने सड़क खुलाउनको लागि मरमतको काम शुरू भएको छ जिल्लाबाट अवरुद्ध सड़क खुलाउन निर्देशन भएपछि सड़क डिभिजन कार्यालय कुलपातेले आइतबारदेखि मर्मत गरेको कार्यालयका इन्जिनियर महानन्द जोशीले जानकारी दिएका छन् अमरगढी चाँदी व्यवसायी संघको जिल्ला अधिवेशन आज सम्पन्न भएको छ अधिवेशनले अनिल सुनचादी पसल डडेलधुराका संचालक अमिल घिम्रेको अध्यक्षतामा एघार सदस्यीय कार्य समिति चयन गरेको छ समितिको उपाध्यक्षमा भुवन भण्डा भुवन पौडेल सचिवमा शेर बहादुर सुनार र कोषाध्यक्षमा प्रकाश सुनार चयन भएका छन् त्यसै गरी सदस्यहरूमा निरज सीतापति बहादुर सुनार मदन सुनार भोज बहादुर स्नेही सुरेन्द्र सोप तिलाराम सुनार र दिपेन्द्र पौडेल चयन भएको संघका पूर्व अध्यक्ष प्रकाश लामिछानेले जानकारी दिएका छन् समितिका सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत मनोनित भएका हुन् अब देश बाहिरका खबर जापानमा आज छ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ यस भूकम्पको केन्द्र बिन्दु जापानको नाग्रो प्रान्तबाट एक सय तेह्र मिटर तेह्र किलोमिटर टाड़ा सामुद्रिक सतहबाट बीस पच्चीस किलोमिटर गहिराईमा रहेको छ यस भूकम्पबाट हालसम्म मानवीय र सपत्ति क्षतिको कुनै समाचार प्राप्त भएको छैन भूकम्पबाट के कति क्षति भएको हो र त्यसको विस्तृत विवरण प्राप्त भई नसकेको बताइएको छ अमेरिकाले सिरियामा रूसले गरिरहेको कार्यवाहीलाई बर्बराहतको संज्ञा दिएको छ संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालीन बैठकमा अमेरिकाले सिरियामा भइरहेको कार्यवाहीबारे रूसले गलत सूचना दिएको आरोप पनि लगाएको छ संघका लागि राजदूत सैमन्था पावरले सिरियामा रूसी कार्यवाही आतंकवादी विरूद्ध लडाई नभई आम जनता विरूद्धको बर्बराहत मात्र भएको दलिल पेश गरेको छ विपक्षीहरूको आश्रम स्थल एलेपोमा रूस र सिरियाली सेनाले स्थल र हवाई तर्फबाट आक्रमण गरेको भन्दै उसले हालै मात्रका दिनमा एक सय पचास भन्दा बढी हवाई आक्रमण गरिसकेको जनाइएको छ अब एउटा खेल खबर Everest premier league cricket EPL अन्तर्गत आज भएको दोस्रो खेलमा बेसाल वारियर्स सगरमाथा लेजेसलाई पच्चीस रनले हराएको छ किर्तिपुर मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ पाएको विशाल वारियर्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय चौहत्तर रन बनायो विशाल वारियर्सका लागि कप्तान पा, पारस खटकाले पैंचालिस बलमा उनासय रन बनाएका थिए उनले दुई चौका र दस छक्का हानेका थिए त्यस्तै सूरज कुर्मीले चालिस बलमा तीस रन बनाए एक सय पचहत्तर रनको लक्ष्य पछ्याएको सदरमा लिजेन्ड्सले बीस ओभर पूरा खेलेर पाँच विकेट गुमाएर एक सय उनपचास रन मात्र बनाउन सक्यो सगरमाथाका लागि सुनिल धमालाले साठी बलमा सतासी रन र मेहमुद आलमले तेह्र बलमा सत्ताइस रन बनाए पनि जितका लागि पर्याप्त भएन विशाल वारियर्सका सुशान भारीले दुईका साथै दीपेश खत्री र सागर पुनले एक एक विकेट लिए आजै नै भएको पहिलो खेलमा पञ्चकन्या त्यसले कलर्स एक्स फ्याक्टर्सलाई चौतिस रनले हराएको थियो यो सँगै राति दस बजेको युनिटी